समाधानका लागि दुई कोरियाबीच वार्ता सुरु लिबियामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा अठाइसजनाको मृत्यु र स्विजरल्याण्डमा भएको चौथो डब्लुटिएफ विश्व पारा तेक्वान्दोमा नेपालका यादव कुमा कुबर काँस्य पदक जित्न सफल नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा निर्वाचन आयोगले कार्तिकको अठाइस वा उनातिस गते संविधान सभाको चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको छ निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले यसअघि नै कार्तिकभन्दा उता तथा चुनाव नकटन सुझाव दिइसकेको एक आयुक्तले जानकारी दिएका छन् निर्वाचन आयोगका आयुक्त बहादुर गुरुङले कार्तिकको अठाइस वा उन्तिस गते चुनाव गर्दा उपयुक्त हुने आयोगको धारणा रहेको बताउनुभयो हामीले आफ्नो सुझाव केही दिन नै दिइसक केही दिन अघि नै दिइसकेका छौँ गुरुङले भन्नुभयो केही दिन अघि बालुवाटारमा भएको छलफलमा हामीले सुझाव दिएका हौँ बाँकी काम सरकारको हो उहाँले आयोगले चुनावको मिति घोषणा नगर्दा आफ्नो कामलाई अगाडि बढाउन नसकेको बताउनुभयो दल दर्ता मतदाता नामावली सबैको काम सकिएको छ उहाँले भन्नुभयो तर सरकारले मिति घोषणा नगर्दा बाँकी काम अघि बढ्न सकेको छैन उहाँले जति ढिला गर्यो त्यति नै गलत सन्देश जाने भएकाले आज भोलिमै मिति घोषणा गर्नुपर्ने बताउनुभयो एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ केन्द्रीय कार्य कोटेश्वरमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा छलफल सुरु भएको छ बैठकले पार्टीको साङ्गठनिक संरचना तय गर्नुको साथै विभिन्न समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेछ एक सय पचास सदस्यीय केन्द्रीय समितिको बैठकको महत्वपूर्ण समय पदाधिकारी चयन र साङ्गठनिक संरचना कस्तो बनाउने भन्नेमा केन्द्रित हुनेछ पदाधिकारी बैठकले भने केन्द्रीय समिति सदस्य संख्या तीन सय उनासे बनाउने निर्णय गरेको छ रिक्त रहेका सचिव कोषाध्यक्ष र उपाध्यक्ष कसलाई बनाउने भन्ने विवाद पनि सुल्झिएको छैन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष द्वय बाबुराम भट्टराई र नारायणकाजी काजी श्रेष्ठ तिनैजनाले आफू अनुकूलका मान्छे मनोनयन गर्ने तयारी गर्दा निर्णय हुन नसकेको हो बैठकले पार्टीका नवप्रवेशीलाई कस्तो र कति जिम्मेवारी दिने स्थायी समिति पोलिट ब्युरो र विभिन्न विभागलाई पूर्णता दिने विषयमा पनि टुङ्गो लगाउनेछ निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ नयाँ बानेश्वरमा रहेको समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका लागि आयोगले सिफारिस गरेको थ्रेस होल्ड उम्मेद्वारको योग्यता र उम्मेद्वार बन्नु अघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको प्रावधानका विषयमा छलफल हुनेछ दलहरूबीच पुरानै कानुनअनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक रहेको नेताहरूले बताएका छन् थ्रेस होल्डको पक्ष रहेको विवाद पनि अन्त्य हुने उनीहरूले बताएका छन् सरकारसँग भएको छलफलपछि शनिबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो बैठक केही बेरपछि सुरु हुँदैछ नेपाली कंग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवा छ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ नयाँ दिल्ली जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आफ्नो भ्रमण दुई देशको हितमा केन्द्रित हुने बताउनुभयो उहाँले बाह्र सहमति पछिको नेपालको राजनैतिक अवस्था आगामी संविधान सभा चुनाव लगायतका विषयमा आफूले भारतीय नेताहरूसँग छलफल गर्ने बताउनुभयो देवाले दुई देशको सुरक्षा र नदिनालाई नियन्त्रणका विषयमा पनि कुराकानी गर्ने जानकारी दिनुभयो दिल्ली भ्रमणका क्रममा देवालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह विदेश मन्त्री सलमान खुर्सिद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ दिवासँगै कंग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आरजु राणा पनि भ्रमण टोलीमा हुनुहुन्छ नेकपा माओवादीले नेपाल र भारतका गृह सचिव स्तरीय वार्तामा भएका सहमतिको विरोध गरेको छ उसले सहमतिका केही प्रावधान राष्ट्रहित विपरीत भएको उक्त पार्टीले जनाएको छ उसले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग र पनौतीमा प्रहरी प्रतिष्ठा निर्माण गरी त्यसको जिम्मेवारी भारतलाई दिने सहमति गरेको भन्दै आपत्ति जनाएको छ माओवादी अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा राष्ट्रहित विपरीत भएका यस प्रकारका निर्णयहरू तत्काल खारेजीको माग गरिएको छ अध्यागमन आधुनिकीकरणको नाममा दिने विषयमा गरेको सहमति राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले अत्यन्त गम्भीर र आपत्तिजनक रहेको छ वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न अखिल क्रान्तिकारी र त्रिवी पदाधिकारी बीच भएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ छलफलका क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जन अनुपस्थित भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको अखिल क्रान्तिकारीले जनाएको छ अब त्रिभुका पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् जेठ तेइस गते हुने भनेको सभ्य निर्वाचन स्थगित भएपछि अखिल क्रान्तिकारीले चाँडै मिति तोक्न त्रिवीलाई दबाब दिँदै आएको भएको छ निर्वाचनको मिति घोषणा गर्न नसकेको भन्दै क्रान्तिकारीले त्रिवी पदाधिकारीको राजीनामा समेत माग गरेका हुन् राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले चार दल नयाँ राजाको रूपमा उदाएको टिप्पणी गर्नुभएको छ राजतन्त्रको अन्त्य भए पनि नयाँ नयाँ राजाको जन्म भएको भन्दै उहाँले चार दलको सिन्डिकेट नतोडेसम्म जनताको अधिकार प्राप्त नहुने जिकिर गर्नुभयो सरलाईको लालबन्दीमा आज भएको पार्टी कार्यक्रममा भण्डारीले थ्रेसहोल्ड र सभासदको सङ्ख्या घटाउँदा संविधान चाहिने समुदायलाई घाटा पर्ने तर्क गर्नुभयो जनसुकै समुदायका व्यक्ति भए पनि संविधान सभामा प्रतिनिधित्व गरेर आफ्नो आवाज राख्न पाउनु पर्नेमा थ्रेस होल्ड बाधक बन्ने उहाँको भनाइ थियो एघार बजे सहमति र पच्चिस बजे बाधक फुक आदेश जारी गर्ने समयमा राष्ट्रपतिले अरू दललाई एक वचन नसोधेकोमा उहाँको गुनासो थियो जिल्ला अदालतको न्यायाधीश नियुक्ति सम्बन्धी अध्यादेश पारित गर्न लागि विरोधमा विभिन्न पाँच कर्मचारी संगठनले दुई घण्टा सर्वोच्च अदालतको काम कारवाही ठप्प पारेका छन् न्यायालयभित्रका नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्र सेवक कर्मचारी संगठनले संयुक्त रूपमा काम रोकेका हुन् जिल्ला न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड बनाइएको एक वर्ष नागिसक्दा नियुक्ति नगरी अध्यादेश पेश गरिएको र सन्ताउन्न बुधे माग पनि पूरा नगरेको भन्दै कर्मचारी संगठनले आज बिहान दसदेखि बाह्र बजेसम्म अदालतको काम कारवाही ठप्प पारेका हुन् आफ्नो माग पूरा नभई सोमबार तीन घण्टा भरका न्यायालय तथा न्यायाधिकरण र पर्सि नेपालभरका न्यायालय तथा न्यायाधीश न्यायाधिकरणका काम कारवाही पुरै ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् विगतमा न्याय सेवाका अधिकृत कर्मचारीबाट मात्र जिल्ला न्यायाधीश नियुक्ति गर्ने गरिएकोमा अध्यादेशमा बाहन्न प्रतिशत कर्मचारी र अडचालिस प्रतिशत कानून व्यवसायबाट जिल्ला न्यायाधीश नियुक्त गर्ने गर्न लागि जनाइएको छ पूर्व सभासद एवं तराई मधेस राष्ट्रिय अभियानका नेता ओम प्रकाश यादव गुलजारी सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ रूपन्देहीको भैरवामा आज भएको कार्यक्रममा सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले गुलजारीलाई पार्टी प्रवेश गराउनुभयो यस्तै नेपाल समता पार्टीका क्षेत्रीय अध्यक्ष जयप्रकाश यादव फोरम गणतान्त्रिकका जिल्ला उपाध्यक्ष शैलेन्द्र पाण्डे दयानाथ गौडसहित चौधजना र रूपन्देहीका दसजना भुपू गाविस अध्यक्षहरू सद्भावनामा प्रवेश गरेका छन् नारायणी नदी किनारलाई व्यावसायिक प्रयोजनको लागि भरतपुर नगरपाल नगरपालिकाले टेन्डर मार्फत व्यवसायलाई उपलब्ध गराउने निर्णयको विरोध गर्दै आज स्थानीय टोल सुधार संस्था र उद्योग वाणिज्यसँग चितवनले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ उद्योग वाणिज्य वाणिज्यसँग भरपुर नगरपालिकाको सहकार्यमा नारायणी नदी गुरु योजना निर्माण समिति गठन भए व्यवस्थापनका कार्यहरू भइरहेको बेला एकाएक नगरपालिकाले एकलौटी यस्तो निर्णय गरेको भन्दै उद्योग वाणिज्य संघले विरोध गरेको हो उद्योग वाणिज्य संघको कार्यबाट विरोध सहित नगरपालिका पुगेको टोलीले नगरपालिकाका कर्मचारी अधिकृतलाई तत्काल निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो जेठ उन्नाइस गति राजनैतिक दलका प्रतिनिधि सहितको नगरपालिकामा बसेको बैठकले एक महिनाभित्र टेन्डर आह्वान गरी नारायणी पुलदेखि पूर्व दियालो बंगालासम्मको क्षेत्र व्यवसायलाई दिने निर्णय गरेको थियो नारायणी नदी किनार संरक्षणको लागि गुरु योजना निर्माण समितिले आवश्यक कामहरू थालिरहेको अवस्थामा नगरपालिकाले नारायणी नदी किनारको विकास हुन नदिने योजना अनुरूप यस्तो दुस्साहस भएको उद्योग वाणिज्यसँग चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले बताउनुभयो अध्यक्ष भट्टराईले नारायणी नदी व्यवसायिक प्रयोजनमा दिने भरतपुर नगरपालिकाको निर्णय खारेज नगरे नगरपालिकासँगको सम्पूर्ण सहकार्य टुट्ने चेतावनी दिनुभएको छ व्यवसायले त्यो निर्णय तत्काल खारेज गर्न नगरपालिकासँग माग गरेका छन् निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी व्यवसायले दिएका छन् यसअघि पनि उद्योग वाणिज्यसँग चितवनले प्रमुख जिल्लाधिकारीलाई सोही विषयमा ज्ञापन पत्र बुझाएको थियो जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मेलमतमा नवलपरासीमा एक व्यक्तिले बाह्रजनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ सनै गाविसका सर्फुद्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकलाई बाह्रजनाको नागरिकता दिलाइदिएका हुन् मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेश गरेको प्रतिवेदनमा फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो मुसलमान प्रधानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफै तयार गरी सचिव गोकुल गिरीको समेत कृति हस्ताक्षर गरेका थिए गाविसका सचिव गिरीले नकली कागजपत्र पेश गरी नागरिकता निकालेको उजुरी हालेपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या सत्रजना रहेको बताइएको छ पर्सा जिल्लाको विश्रामपुरबाट आज दिउँसो पर्सा प्रहरले पन्ध्र क्विन्टल भन्दा बढी परिमाणमा रहेको अवैध शुद्ध गाँजा बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष चोराकीको आधारमा विश्रामपुर आठ स्थित एक गोठमा व्यवहारिस अवस्थामा राखिएको अठाइस ड्रम गाँजा छापामारी नियन्त्रणमा लिएको थियो गाँजा तस्करहरूले मकवानपुर तथा धादिङको पहाडी क्षेत्रबाट संकलन गरी जंगलको बाटो हुँदै पर्साको विश्रामपुरमा ल्याएर भारतलाई लैजाने क्रममा राखेको गाँजा प्रहरीले बरामद गरेको बताइएको छ यसअघि गैराती पर्सा जिल्लाको मिर्जापुरबाट प्रहरीले झण्डै दुई क्विन्टल परिमाणमा रहेको अवैध लागु औषध चरेस बरामद गरेको थियो मिर्जापुर गाविस नौनिवासी रामेश्वर महतो कोइरीको घरबाट प्रहरीले छापामारी एक हजार नौ सय पचास किलोग्राम चरेस बरामद गरेको हो प्रहरीले कपिलवस्तुबाट दुर्लभ कस्तुरीको नाभिसहित एक भारतीयलाई पक्राउ गरेको छ बहादुरगञ्ज बजारमा अचित अवस्थामा फेला परेका भारत बस्तीका पचपन्न वर्षीय चन्द्रप्रसाद उपाध्यायलाई भने उपचारार्थ शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको ब्रले जनाएको छ झोलाभित्र प्लास्टिकको बट्टामा लुकाइराखेको अवस्थामा पचास ग्राम कस्तुरीको नाभि फेला परेको र उक्त नाभि जिल्ला वन कार्यालय पठाएको ब्रले जनाएको छ यसबीच भारतीय सशस्त्र सीमा बल एसएसबीले लागु औषध अफिम सहित आज दुई नेपालीलाई सीमावर्ती रूपैडियाबाट पक्राउ गरेको छ नेपालगञ्जबाट आज बिहान रिक्सामा सीमावर्ती रूपैडियातर्फ जाँदै गरेका रुकुम सेरी गाउँ तिनका त्रिसठी वर्षीय वर्षीय मनहरिलाल गौतम र छिङ तिनका एकतिस वर्षीय तुलसीराम गुरुङलाई चार किलो सत्त सात सय तिस ग्राम लागु औषध अफिमसहित एसएसबीको रूपौडिया एसएसबीले रूपौडियामा पक्राउ गरेको हो सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई सरकारले कडाईको साथ कार्यान्वयन गर्ने भएको छ सबै जिल्ला शिक्षा कार्यालयमा परिपत्र भइसकेकाले अब अनुगमन शुरू हुने शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले जानकारी दिनुभयो शिक्षकले शिक्षण पेसा बाहेक अरू व्यापार व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो अरू पेसामा काम गर्ने विभागीय स्वीकृति लिनुपर्नेमा धेरै शिक्षक उपभोक्ता समिति बचत तथा ऋण सहकारी संस्था गैर सरकारी संस्था व्यापार व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रवृत्ति निरुत्साहित गर्न लागेको पाण्डेले बताउनुभयो नयाँ नियमले शिक्षकलाई अर्को विद्यालयको व्यवस्थापन समितिमा बस्न पनि प्रतिबन्ध लगाएको छ अरू व्यापार व्यवसायमा लागेका शिक्षकलाई सुरुमा छोड्न निर्देशन दिने र पछि फेला परेमा कारवाही शिक्षा विभागले गर्ने जनाएको छ सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन पनि प्रतिबन्ध लगाइसकेको छ पिठुवाट माधवपुरमा रहेको रामजानकी मन्दिरमा निर्माण गरेको सुजन स्मृति सवालको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ कार्यक्रमका प्रमुख अतिथि उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामाले सवालको उद्घाटन गर्नुभएको हो स्थानीय सुजन लामिछानेको त्रिशुली नदीमा नुहाउने क्रममा निधन भएको स्मृतिमा बुबा खडानन्द लामिछाने र आमा होमकुमारी लामिछाने परिवारको आर्थिक सहयोगमा सो सवाल निर्माण गरिएको थियो सुजनको विक्रमसम्म दुई हजार छैसठी साल जेठ छब्बिस गति आजका दिन निधन भएको हो सवाल निर्माणका लागि लामिछाने परिवारबाट दुई लाख माधवपुर प्रथम खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट उनासत्तरी हजार अन्नपूर्ण भजन मण्डलीको तीस हजार सहयोगमा सवाल निर्माण गरिएको हो उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका निवर्तमान कोषाध्यक्ष यामप्रसाद ढकालले सभा निर्माणको प्रगति खर्च विवरण र भावी योजना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवं राष्ट्रिय लोकचोडका भजन संरक्षण प्रतिष्ठान चितवन शाखाका सल्लाहकार सदस्य वेदप्रसाद आचार्य प्रतिष्ठानका कोषा उपाध्यक्ष दशरथ सापकोटा बिन्देश्वरी निम्न माध्यमिक विद्यालयका प्रधान भीमप्रसाद खनाल रामकृष्ण मन्दिरका अध्यक्ष ध्रुव नेपानी अन्नपूर्ण भजन मण्डलीका भूतपूर्व अध्यक्ष जनजीवन शर्मा लगायतले पुण्य कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए कार्यक्रम अन्नपूर्ण भजन मण्डलीका अध्यक्ष लोकनाथ नेपानीको अध्यक्षतामा भएको थियो हप्ताको पहिलो दिन आज सुन चाँदीको भावमा गिरावट आएको छ आज सुनको भाव आठ सय रुपियाँले घटेको छ भने चाँदीको भाव बाइस रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ आज सुनतोलामा एकाउन्न हजार सात सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ शुक्रबार तोलामा बाहन्न हजार पाँच सय रुपियाँ थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा उत्तर चढाव आएकाले नेपाली बजारमा पनि भाव घटबड भएको महासङ्घको भनाइ छ यस्तै चाँदी आज तोलामा आठ सय पचपन्न रुपियाँमा किनबेच भइरहेको छ शुक्रबार तोलामा आठ सय तयार थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ श्रमिकहरूको न्यूनतम ज्याला मासिक पन्ध्र हजार रुपियाँ हुनुपर्ने लगायतका माग राखेर नेकपा माओवादी निकटका मजदुर सङ्गठनले उद्योग कल कारखाना बन्द गराएको प्रति तपाईँ के भन्नुहुन्छ ए माग सही छ बी सम्भव नहोला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 छिमेकी उत्तर कोरिया र दक्षिण कोरिया बीचको वार्ता सुरु भएको छ दुई कोरियाको सीमा क्षेत्रमा पर्ने जोम इलाकामा वार्ता सुरु भएको बिबिसीले जनाएको छ वार्तामा दुई देशबीचको समेत औद्योगिक क्षेत्र केही सङ्घ संसारका विषयमा छलफल हुनेछ दुई वर्षको अवधिपछि दुई कोरिया बीच सरकारी स्तरमा वार्ता भएको हो गत बिहिबार मात्र संयुक्त औद्योगिक क्षेत्रको विषयमा वार्ता गर्न उत्तर कोरिया र दक्षिण कोरिया तयार भएका थिए सहमति भएमा दुई देशबीच अवरुद्ध हटलाइन सेवा फेरि सुरु गर्ने उत्तर कोरियाले सङ्केत गरेको छ गत फेब्रुअरीमा बढेको तनाव यस वार्तासँगै कम हुने अपेक्षा गरिएको छ लिबियाको बेनगाजी स्थित तटीय क्षेत्रमा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मी बीच भएको झडपमा कम्तीमा अठाइसजनाको मृत्यु भएको छ सुरक्षाकर्मी र प्रदर्शनकारी बीचको झडपमा अन्य जना घाइते भएका छन् सरकारले गठन गरेको अर्थ सैन्य बल ब्रिग्रेडको मुख्यालय नजिक विभिन्न माग राख्दै प्रदर्शनकारीको जमा तोडफोडमा उत्रिएपछि झडप भएको लिबियाको लाना समाचार एजेन्सीले जनाएको छ प्रदर्शनकारीले अल्पसंख्यक र पछाडि परिएका समुदायको हितका लागि सरकारले कुनै पनि काम नगरेको आरोप लगाउँदै झडपमा उत्रिएका थिए मृत्यु हुनेमा सिल्ड ब्रिग्रेडका जवान समेत रहेको बीबीसीले जनाएको छ खेल समाचारहरू आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्यान्ड विरुद्ध श्रीलङ्काले खराब सुरुवात गरेको छ उसले सत्ताइस अठाइस ओभरको खेल समाप्त हुँदा छ विकेट गुमाएर अन्ठानब्बे रन जोडेको छ श्रीलङ्काका लागि कुमारा सङ्घका रन उनपचास र थिसरा परेरा चार रनमा क्रिजमा रहेका छन् यसअघि श्रीलङ्काका लागि तिलक रत्ने देलसानले बिस रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका छैनन् र स्विजरल्याण्डको लोसनमा भएको चौथो डब्लुटिएफ विश्व पारा तेक्वान्डोमा नेपालका यादवको बले कास्य पदक जितेका छन् अडसठी केजी समूहमा भाग लिएका उनले पहिलो चरणमा ब्राजिलका अल्मिडा फ्या फ्याबियोलाई पाँच तिनले पराजित गरी दोस्रो खेलमा रसियन खेलाडीसँग पाँच एघारले पराजित भएपछि यादव कास्यमा नै सीमित भएका हुन् उनले सोह्रसँगै गुड फाइटिङ स्पिरिट पुरस्कार समेत जितेका छन् पारा ओलम्पिकमा नेपालको पहिलो सहभागितामा नै पदक जित्न सफल भएकोमा यादवले खुशी व्यक्त गरेका छन् उनले तेक्वान्दो प्रशिक्षक दीपक विष्ट र सङ्गीता वैद्यलाई धन्यवाद समेत दिएका छन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कार्तिकको अठाइस वा उन्तिस गते संविधान सभाको चुनाव गर्नुपर्ने निर्वाचन आयोगको सुझाव मिति घोषणा नगर्दा कामलाई अगाडि बढाउन नसकेको आयुक्त गुरुङको भनाई एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजबाट सुरु उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बस्दै छ दिने भारत भ्रमणका लागि कंग्रेस नेता देउवा नयाँ दिल्ली प्रस्थान नारायणी नदी किनारलाई व्यावसायिक पर्यटनका लागि टेन्डर मार्फत व्यवसायलाई उपलब्ध गराउने निर्णयको विरोध जारी सरकारी कर्मचारीको मेलेमतमा नवलपरासीमा बाह्रजनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा आपसी विवाद समाधानका लागि दुई कोरिया बीच वार्ता सुरु लिबियामा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच भएको झडपमा कम्तीमा अठाइस जनाको मृत्यु र स्विजरल्याण्डमा भएको चौथो डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा नेपालका यादव कुमार काश्य पदक जित्न सफल हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार